D.

लिने घर फर्किन मैले छुट्टी पाइन छुट्टी मिले आउँछु सानो पक्कै अर्को सानो बामा र बालबच्चाको गरे सानो ख्याल गरे सानो ख्याल बसे है कुरी आइन भने नभने नि छोरी मेरै बाटो बसे है कुरी आइन भने नभने नि छोरी आइन भने सबै घर फर्किए तिम्रै बाटो सानु रुन्छु रातैभरि तिमी बिना दसैँ तिहार मान्नु खै कसरी मान्नु खै कसरी तिम्रै बाटो बसी छुकुरी आउ है सानु नबानी निष्ठुरी तिम्रा आउँछन् घरमा मन बुझाउनु पर्छ पठाइदिउँला बरु तिमीलाई दसैँ तिहार खर्च मेरो प्यारा आइन भन्दै तब है बिरमा लाइदिनु है रातो ठेका दैलाको तस्बिरमा दैलाको तस्बिरमा मेरै बाटो बसे है कुरी आइन भने नभने नि छोरी मेरै बाटो बसे है कुरी आइन भने नभने नि छोरी आइन भने